बच्चन वचन आखिर वचनै हो लाए मुटु टुट्छ हजुर वचन आखिर नै हो लाए मुटु टुट्छ हजुर सम्हालेर राखिराको मनको बाँध फुट्छ हजुर वचन आखिर नै हो लाए मुटु टुट्छ हजुर सम्हालेर राखिराको मनको बाँध फुट्छ हजुर अश्रु धारा पल पल दुख आउँदा सच्चा मुटु अश्रु धारा पल पल दुख आउँदा सच्चा मुटु वचनैले एकै पलमा माया प्रेम छुट्छ हजुर वचनैले एकै पलमा माया प्रेम छुट्छ हजुर सम्हालेर राखिराको मनको बाँध फुट्छ हजुर वचन आखिर वचनै हो लाए मुटु टुट्छ हजुर वचन एउटै होइन र तिमीले लाएने मैले लाएने वचन एउटै होइन र तिमीले लाएने मैले लाएने दुःख एउटै होइन तिमले तिमीले पाएने मैले पाएने कसम एउटै होइन बिस खोलेर खुवायो जुनी भरि तिमीलाई हँसाउँछु भन्नेले धरे रुवायो हाँसु एउटै होइन तिमीले झरेने मैले झरेने दुःख एउटै होइन र तिमीले पाएने मैले पाए मेरे बता तोडेर गयो शिरमा हात राखेर तिम्रै हो भन्नेले बचा तोडेर गयो तिमी सँगै छु गर्छु भन्नेले मैलाई छोडेर गयो कसम एउटै होइन र तिमीले खाएने मैले खाएने दुःख एउटै होइन र तिमीले पाएने मैले पाए अरूको कोही छैन तिमी नै एउटा भन्नेले यो संसारमा मेरो अरूको कोही छैन तिमी नै एउटा भन्नेले दुनियाको सामु मेरो शेर झुका एउटै होइन र तिमले लाइन् मैले लाइन् दुःख एउटै होइन र तिमीले पाएन मैले पाएन कसम एउटै होइन र तिमीले खाइन् मैले खाइन् पुष्कल शर्माको शब्द सङ्गीत अनि आवाजमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र राज अनि मच्छु तपाईँकै हर्षा अनि विस्मातको मित्र रामु आचार्य मित्र कार्यक्रम मुक्तक मधुरिमाको बसाइमा हामी जुटिरहेका छौँ र तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू सुनिरहनु भएको छ हरेक साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचार पछिको समयमा हामी उपस्थित हुने गर्दछौँ कार्यक्रम मुक्तक मधुरिमाका हरेक नवीनतम बसाईका साथमा कार्यक्रममा तपाईँले नै माया गरेर प्रेसित गर्नुभएका मुक्तकहरू हामी अगाडि बढाउने गर्दछौँ साथमा W W radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज विश्वभर प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत कार्यक्रमलाई डाउनलोड गरेर पनि तपाईँ सुन्न सक्नुहुन्छ डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पणका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटा दुवैजनालाई धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएमा रहनुहुने विकास नेउपाने त्यस्तै कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वरपुर तीन बैलमा सर्लाहीका सरोज चौलागाई सम्पूर्ण मित्रहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु र मित्र आजको यो रात्रिकालीन प्रहरमा फेरि पनि तपाईँसँग रहनका लागि एक हप्ताको अन्तरालमा हामी उपस्थित भएका छौँ आज पनि उसै गरी तपाईँका मुक्तकहरू प्राप्त भएका छन् तिनै मुक्तकहरूसँगै रहनका लागि हामी पनि उपस्थित भएका छौँ ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु यति बेला तिमी हुनु या नहुनुले मलाई केही फरक पर्दैन तिमी हुनु या नहुनुले मलाई केही फरक पर्दैन तिमी हाँस्नु या रुनुले मलाई केही फरक पर्दैन तिमी हुनु या नहुनुले मलाई केही फरक पर्दैन तिमी हाँस्नु या रुनुले मलाई केही फरक पर्दैन मेरो माया लत्याएर सङ्घार नागि गएपछि मेरो माया लत्याएर सङ्घार नाघी गएपछि दिलको मेरो तस्बिर छुनुले मलाई केही फरक पर्दैन दिलको मेरो तस्बिर छुनुले मलाई केही फरक पर्दैन तिमी हुनु या नहुनुले मलाई केही फरक पर्दैन कोही मान्छे आफ्नो जिन्दगीमा हुनु र नहुनुसँग आफूलाई केही पनि फरक नपर्ने भाव थियो मित्र यो मुक्तकमा तर वास्तवमै कोही मान्छेको अभावले जिन्दगीमा फरक पर्छ जस्तो लाग्छ मलाई चाहिँ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा यो गीत त्यसै अजम्बरी भएको होइन वास्तविकता हो र अजम्बरी भएको छ अमर भएको छ धन्यवाद साथको लागि सपना दुवाडीलाई प्रकाश पाठक लेख्नुहुन्छ जगतपुर एक चितवनबाट एक्ला एक्लै राज्य धन भ्याउन नखोज एक्ला एक्लै राज्य धन भ्याउन नखोज ताना शाही शासन ल्याउन नखोज अझै छन् सपुत शहीद बन्नलाई अझै छन् सपुत शहीद बन्नलाई सुस्ता झैँ बेची देश ख्याउन नखोज सुस्ता झै बेची देश ख्याउन नखोज एक्ला एक्लै राज्य धन भ्याउन नखोज तानाशाही शासन ल्याउन नखोज मुक्तक मार्फत खबरदारी धन्यवाद यो साथको लागि प्रकाश पाठक योगीलाई जीवन श्रेष्ठ गोर्खाबाट लेख्नुहुन्छ सुन खार्दाखेरि चाँदी भई रहने गर्छ सुन खार्दाखेरि चाँदी भई रहने गर्छ मुटु पनि सिङ्गो आदि भई रहने गर्छ आफ्नो निर्दोषीको साक्षी राखौँ कसलाई अब आफ्नो निर्दोषीको साक्षी राखौँ कसलाई अब आफन्त नै प्रतिवादी भइरहने गर्छ आफन्त नै प्रतिवादी भइरहने गर्छ मुटु पनि सिङ्गो आदि भइरहने गर्छ धन्यवाद जीवन श्रेष्ठलाई यो साथको लागि राई मुकमिन रमेश हाल साउदी अरबबाट लेख्नुहुन्छ होइन कहिले काहीँ सदा हार हजुरको होइन कहिले काहीँ सदा हार हजुरको हो धरती आकाश यो संसार हजुरको जो गर्नु थियो मैले गरे निम्तो हजुरलाई जो गर्नु थियो मैले गरे निम्तो हजुरलाई अब आउनु नआउनु विचार हजुरको अब आउनु नआउनु विचार हजुरको हो धरती आकाश यो संसार हजुरको हैन कहिले काहीँ सदा बहार हजुरको निकै सुन्दर मुक्त राई मुकमेन रमेशलाई धन्यवाद यो साथको लागि तुलसीराम ओली परदेशी दिपु समर्पण सिमले रुकुमहाल मलेसियाबाट लेख्नुहुन्छ आफ्नै जन्मभूमिदेखि पराई भयो जिन्दगी हो आफ्नै जन्मभूमिदेखि पराई भयो जिन्दगी यो घाम छ पानी छ मरुभूमिमा गयो जिन्दगी यो के बिहान के दिउँसो के साँझ पत्तो नभएर के बिहान के दिउँसो के साँझ पत्तो नभएर समय छटपटाउँदै आज रयो जिन्दगी यो समय छटपटाउँदै आज रयो जिन्दगी यो घाम छ पानी छ मरुभूमिमा गयो जिन्दगी यो आफ्नै जन्मभूमिदेखि पराई भयो जिन्दगी हो आफ्नो जिन्दगी आफ्नो देशमा बिताउन नपाइकन परदेशमा रहिरहँदाखेरि परदेशमा बिताइरहँदाखेरि स्वदेशको झल्कोले त बेसरी नै अत्याउँछ मित्र र आज आफ्नो जिन्दगी आफ्नै मातृभूमिदेखि आफ्नै जन्मभूमिदेखि टाढा रहँदाखेरि मन छटपटाएका कुराहरू के को साँझ के को बिहान के को दिउँसो जतिखेर पनि आफ्नै देशलाई सम्झिरहेका भावहरू यो मुक्तकमा थियो धन्यवाद तुलसीराम ओली परदेशीलाई यो साथको लागि ऋषि शाह दाङबाट लेख्नुहुन्छ मनका इच्छा चाहना फेरि झुपडीमा मनका इच्छा चाहना फेरि झुपडीमा मिठा मिठा गजल मुक्तक केरी झुपडीमा सब थोक बिर्सिएर पुरा एक सालभरि सब थोक बिर्सिएर पुरा एक सालभरि प्रियालाई एकहोरो हेरिरही झुपडीमा प्रियालाई एकहोरो हेरिरही झुपडीमा मिठा मिठा गजल मुक्तक केरिरही झुपडीमा मनका इच्छा चाहना फेरिरही झुपडीमा आफ्ना मनका सारा इच्छा चाहना तमन्ना झुपडीमै फेरेका कुराहरू त्यसो त मित्र मनले कल्पना गराउन केलाई झुपडी भन्ने अनि केलाई दरबार भन्ने त्यही झुपडीमा मन खुसी छ मन हाँसेको छ मन प्रफुल्ल छ भने त्यो झुपडी कुनै दरबारभन्दा कम बन्दैन गगन महलमा बस्नेहरू सबै दिलबाट खुसी छन् भन्न कहाँ सकिन्छ र त्यही दर्दनाक झुपडीको भन्दा पनि अझ साह्रो पीडा भोकेर महलमा बस्नेहरू पनि यतै नै छन् मित्र मन खुसी छ आफ्नो मायालु आफ्नो झुपडीमा छ भने त्यो झुपडी महल बनिदिन्छ त्यसैले पनि प्रियालाई एकहोरो झुपडीमा हेरिरहेका भावहरू यो मुक्तकमा थियो धन्यवाद ऋषि शाहलाई दाङदेखिको यो साथको लागि सूर्य चेम्जुङको मुक्त बेला हाँसु भन्दा भन्दै रुन्छ थुक्क जिन्दगी हाँसु भन्दा भन्दै रुन्छ थुक्क जिन्दगी एउटा सोच्यो अर्कै हुन्छ थुक्क जिन्दगी सकिएन केही गरी ल्याउन बराबरी सकिएन केही गरी ल्याउन बराबरी यता टाल्यो उता चुन्छ थुक्क जिन्दगी यता टाल्यो उता चुन्छ थुक्क जिन्दगी एउटा सोच्यो अर्कै हुन्छ थुक्क जिन्दगी हाँसु भन्दा भन्दै रुन्छ थुक्क जिन्दगी आफ्नो जिन्दगीसँग आफ्नै मन प्रफुल्लित नभएका भावहरू यो मुक्तकमा थियो त्यसो त सबैको जिन्दगीमा पर्ने कुरा हो मनले हाँस्न चाहिरहेको छ तर परिस्थितिले रुवाइदिन्छ हाँसु आँसु जिन्दगीमा एक सिक्काका दुई पाटा जसरी आउने गर्दछन् मित्र त्यसैले पनि आँसुलाई पनि हाँसुमा बदल्ने प्रयास गरिरहनुपर्छ धन्यवाद यो सुन्दर मुक्तकको लागि सूर्य चेम्जोङलाई हेमराज वागले अमरपुर दुई पाँचतर भालुचोक हाल मनमा बहराइनबाट लेख्नुहुन्छ रमाइलो लाग्छ आफ्नै गाउँघर अनि तिनै डाँडा पाखामा रमाइलो लाग्छ आफ्नै गाउँघर अनि तिनै डाँडा पाखामा वन जङ्गलमा घाँस दाउरा गर्दा कोइलीले गाउँसे मिठो भाकामा बिहानीको सूर्यको किरणसँगै आफ्नै गाउँघरको ओह्राली झर्दैछु म बिहानीको सूर्यको किरणसँगै आफ्नै गाउँघरको ओह्राली झर्दैछु म मरुभूमि देश छोडी आज फर्कँदैछु आफ्नै परिवारको काखामा मरुभूमि देश छोडी आज फर्कदैछु आफ्नै परिवारको काखामा रमाइलो लाग्छ आफ्नै गाउँघर अनि तिनै डाँडा पाखामा आफ्नो गाउँघर आफ्नो गाउँघरका डाँडा पाखा जस्तो रमाइलो परदेश कहाँ रहन्छ र त्यसैले पनि त्यो परदेशको लोभ सम्पूर्ण त्यागेर आफ्नै गाउँको उकाली ओह्रालीमा फर्केर आएका कुरा यो मुक्तकमा हुँदै थियो धन्यवाद हेमराज वाग्लेलाई यो साथको लागि अर्जुन घिमिरे प्रगतिनगर चार नवलपरासीबाट लेख्नुहुन्छ हाँसी हाँसी उसले मलाई यार बनायो हाँसी हाँसी उसले मलाई यार बनायो मेरै माया माथि उसले बार बनायो दिन दिन सम्बन्धलाई निकट बनाउँदै दिन दिन सम्बन्धलाई निकट बनाउँदै निष्कर्षमा उसले मलाई जार बनायो निष्कर्षमा उसले मलाई जार बनायो हाँसी हाँसी उसले मलाई यार बनायो मिरे माया माथि उसले बार बना बर सिरा सरी दुई आखा का पाने बर सिरा सरी दुई आखा का पाने छेड़े उजब मोटूती मिले आपूती जाने आफूतिर ताने बर्सिरहे झरी सरी दुई आँखाका पानी साथी सोध्छन् मलाई के भएको छ र तलाई भेट्ने साथी सोध्छन् मलाई के भएको छ र तलाई भन्छन् आँसु झर्दैन रे मनमा ठुलो चोट नलाई भन्छन् आँसु झर्दैन रे मनमा ठुलो चोट नलाए बरसिराए झरी सरी दुई आँखाका पानी थे कति थिए बच्चाहरू कति मिठा कुरा हुन्थे कति थिए बच्चाहरू तन्किएको ज्वाला मनको निभाउँ भन्छु बढ्छ तन्किएको ज्वाला मनको निभाउँ कान्छो बढ्छ बर्सिरहे झरीसरी दुई आँखाका पानी छोड्यौ जब मुटु तिमीले तिरै तानी बर्सिरहे झरीसरी दुई आँखाका पानी दीपक भण्डारीको शब्द विनोद बाजुरालीको सङ्गीतमा विगत एल्बमबाट दीपक भण्डारीको आवाजमा गुन्जिरहेको यसै सुमधुर गीतसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार तपाईँ यति बेला सुनिरहनु भएको छ र यो रात्रिकालीन प्रहरमा हामी कार्यक्रम मुक्तक मधुरिमालाई अगाडि बढाइरहेका छौँ विश्वको जुन कुनै कुनामा रहेर पनि W radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ त्यस्तै विभिन्न वेबसाइट ब्लगहरू मार्फत पनि तपाईँ डाउनलोड गरेर सुनिरहनु भएको छ आजको कार्यक्रममा पनि तपाईँले नै पठाउनुभएका मुक्तकहरूलाई मैले अगाडि बढाइरहेको छु ढिला नगरिकन तपाईँका मुक्तकलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जाबाट लेख्नुहुन्छ चन्द्र सूर्य हिँड्छु बोकी महु नेपाली चन्द्र सूर्य बोकी हिँड्छु बोकी महु नेपाली मेरो सिरैमा कालो टोपी महु नेपाली एकपटक फेरि पनि सूर्य चन्द्र बो हिँड्छु बोकी महु नेपाली मेरो सिरैमा कालो टोपी महु नेपाली मेरो देश कहिल्यै झुक्दैन शत्रु सामु मेरो देश कहिल्यै झुक्दैन शत्रु सामु नेपाल चिनाउने छु भोलि म नेपाली नेपाल चिनाउने छु भोलि म नेपाली मेरो सिरैमा कालो टोपी महु नेपाली सूर्य चन्द्र हिंसु भोकी महु नेपाली नेपालीत्वको भाव जगाउने यो मुक्तको लागि धन्यवाद अन्जान श्रेष्ठ अभागीलाई शब्द संरचनामा भने थोरै ख्याल पुर्याउनै पर्ने देखिन्छ धन्यवाद छ यो साथको लागि अमृत लामिछाने पिठुवा साथ माधवपुरबाट लेख्नुहुन्छ जाग जाग नेपाली अघि बढ्ने बेला आएको छ जाग जाग नेपाली अघि बढ्ने बेला आएको छ अधिकारको लागि आफै लड्ने बेला आएको छ कतिसम्म सहन्छौ विदेशीले सीमा मिच्दा पनि कतिसम्म सहन्छौ विदेशीले सीमा मिच्दा पनि बुद्धको देश नेपाल भनी पढ्ने बेला आएको छ बुद्धको देश नेपाल भनी पढ्ने बेला आएको छ अधिकारको लागि आफै लड्ने बेला आएको छ जाग जाग नेपाली अघि बढ्ने बेला आएको छ सारा नेपालीलाई अघि बढ्नका लागि आग्रह यसै मुक्तक मार्फत अमृत लामिछानेलाई धन्यवाद छ तारा केसी मुस्कान दाङ तुलसीपुर हाल युएईबाट लेख्नुहुन्छ सधैँ आइरहन्छ सम्झनाहरू सधैँ आइरहन्छ सम्झनाहरू आँसु बनेर खस्छ वेदनाहरू जुन चिज पाउन सम्भव छैन जुन चिज पाउन सम्भव छैन म देख्छु उही सधैँ सपनाहरू म देख्छु उही सधैँ सपनाहरू आँसु बनेर खस्छ वेदनाहरू सधैँ आइरहन्छ सम्झनाहरू अविछिन्न कसैको याद कसैको सम्झनाले सताएका कुरा र त्यो सम्झना आँसु बगेर वेदनामा परिणत भएका कुराहरू यो मुक्तकमा हुँदै थियो धन्यवाद यो सुन्दर मुक्तकको लागि तारा केसी मुस्कानलाई श्री कृष्ण श्रेष्ठ बिजुवार प्युठान हाल सौ फरसाटीका रूपन्देहीबाट के भनु मेरो उराठ लाग्दो जिन्दगीको रित बेग्लै छ के भनु मेरो उराठ लाग्दो जिन्दगीको रित बेग्लै छ दुःख जोड अनि खुसी घटाउ गर्ने गणित बेग्लै छ रुन पर्दा हाँसो लाग्छ अनि हाँस्दा हाँस्दा हाँसु आउँछ रुन पर्दा हाँसो लाग्छ अनि हाँस्दा हाँस्दा आँसु आउँछ के सुनाउ मेरो ताल बिनाको बाचाल सङ्गीत बेग्लै छ के सुनाउ मेरो ताल बिनाको बेचाल सङ्गीत बेग्लै छ दुःख जोड अनि खुसी घटाउ गर्ने गणित बेग्लै छ के भनौँ मेरो उराट लाग्दो जिन्दगीको रित बेग्लै छ आफ्नो जिन्दगीका कथा व्यथाहरू अरूको भन्दा थोरै फरक पर्ने कुराहरू अरू खुसी जोड्नका लागि बल गर्छन् तर आफू दुःख जोड्नका लागि बल गर्ने कुरा यो मुक्तकमा थियो धन्यवाद श्रीकृष्ण श्रेष्ठलाई यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट लेख्नुहुन्छ हिँड्दा हिँड्दै बिच बाटोमा छुटेर जान्छन् कोही हिँड्दा हिँड्दै बीच बाटोमा छुटेर जान्छन् कोही सानो कुरामै मन दुखाउँदै फुटेर जान्छन् कोही ओरालीको हरिणलाई बाछाले खेदे जस्तो ओरालीको हरिणलाई बाछाले खेदे जस्तो मन मुटु अनि माया पनि लुटेर जान्छन् कोही मन मुटु अनि माया पनि लुटेर जान्छन् कोही सानो कुरामै मन दुखाउँदै फुटेर जान्छन् कोही हिँड्दा हिँड्दै बिच बाटोमा छुटेर जान्छन् कोही जिन्दगीको यात्रा अघि बढाउने क्रममा सँगै हिँडेका यात्रीहरूमध्ये कोही छुटेर जान्छन् कोही मन दुखाउँछन् सम्बन्धमा फुट ल्याएर फुटेर जान्छन् अनि कोही कोही मन मुटु अनि माया लुटेर पनि जान्छन् यस्तै कुरा यो मुक्तकमा भइरहेको थियो धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि श्रीकान्त कहराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ ज्यानभित्र एउटा मुटु थियो र त दुख्यो ज्यानभित्र एउटा मुटु थियो रत त दुख्यो भगवानले त्यसलाई पीडा दियो रत त दुख्यो त्यसै सानो कुरामा कहाँ दुख्छ मन्द्र मुटु त्यसै सानो कुरामा कहाँ दुख्छ मन्द्र मुटु पीडा दिँदै बदलामा खुसी लियो र त दुख्यो पीडा दिँदै बदलामा खुसी लियो र त दुख्यो भगवानले त्यसलाई पीडा दियो र त दुख्यो ज्यानभित्र एउटा मुटु थियो र त दुख्यो वास्तवमै शरीरमा मुटु हुन्थेन भने के दुख्थ्यो होला आँखामा पानी हुन्थेन भने के झर्थ्यो होला आँसु भनेर कल्पना गर्नुहोस् त मित्र जिन्दगीलाई गहिराईबाट बुझ्ने हो भने जति बुझ्दै गयो झन गहिरो बन्न जान्छ यस्तै कुरा यो मुक्तकमा थियो श्रीकान्त कैराजलाई धन्यवाद छ यो साथको लागि सहारा थापा रत्नगरबाट लेख्नुहुन्छ अझै पनि त मुटु जल्छ कहिले काहीँ अझै पनि त मुटु जल्छ कहिले काहीँ मूर्छित जस्तै हुँदै ढल्छ कहिले काहीँ अतीतको सम्झना नै यस्तो छ मेरो अतीतको सम्झना नै यस्तो छ मेरो जिन्दगी अति साह्रै गल्छ कहिले काहीँ जिन्दगी अति साह्रै गल्छ कहिले काहीँ मुर्छित जस्तै हुँदै ढल्छ कहिले काहीँ अझै पनि त मुठ्यो जल्छ कहिले काहीँ अतीतको सम्झनाले जिन्दगानी जल्ने कुरा मुटु दुख्ने कुराहरू यहाँ पनि हुँदै थियो मुटु चोइटिएकै कुराहरू धन्यवाद सहारा थापालाई यो साथको लागि एउटा अन्तिम मुक्तक सन्दीप सौगात रत्नगर टाढीबाट धागो हातमा तर चङ्गा छिन्यो हेर्दा हेर्दै धागो हातमा तर चङ्गा छिन्यो हेर्दा हेर्दै दौलतले तिमीलाई नि किन्यो हेर्दा हेर्दै कस्तो पीडा सम्हालेर सम्हाल्नै नसकिने कस्तो पीडा सम्हालेर सम्हाल्नै नसकिने पाइला अग्निपथमा हिँड्यो हेर्दा हेर्दै पाइला अग्निपथमा हिँड्यो हेर्दा हेर्दै धागो हातमा तर चङ्गा छिन्यो हेर्दा हेर्दै दौलतले तिमीलाई नि किन्यो हेर्दा हेर्दै मर्म स्पर्शी मुक्तक रह्यो यहाँनिर माया प्रेम अनि धन दौलतको लडाईँमा दौलतले विजय हासिल गरेपछि मन दुखीका भावहरू धन्यवाद सन्दीप सौगातलाई यो साथको लागि मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको समय सकिसकेको छ भन्ने इसारा मैले पाइसकेको छु अर्को साता फेरि पनि तपाईँका मुक्तकहरूसँगै रहनका लागि हामी पक्कै पनि उपस्थित हुनेछौँ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनिदिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि धन्यवाद दर्पण पारीबाट यतिन्जेलसम्म आत्मिक साथ दिने राजलाई तपाईँकै मित्र रामु आचार्य मुक्तक मधुरिमाको व्यवसायीबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना